बुलबुल एउटा इरानी चरा बुलबुल भन के हुँदैन र सबथोक हुन्छ त्यो राजधानीमा भन के हुँदैन सबथोक हुन्छ त्यो राजधानीमा रातभरि किनिन्छ सपना र बेचिन्छ बिहानीमा सपना पनि कसरी फरक फरक देखे मुना र मदनले सपना पनि कसरी फरक फरक देखे मुना र मदनले सँगै निधाएका थिए रातभरि दुवै एउटै सिरानीमा रातभरि किनिन्छ सपना र बेचिन्छ बिहानीमा अब मरेपछि आफैले आफ्नो चिता बनाउनुपर्छ अब मरेपछि आफैले आफ्नो चिता बनाउनुपर्छ अनि आगो लगाउनुपर्छ आफैले आफ्नै निशानीमा भन के हुँदैन र सपथोक हुन्छ त्यो राजधानीमा रातभरि किनिन्छ सपना र बेचिन्छ बिहारीमा गजलकार पुष्प अधिकारी अञ्जलीको बार्दली गजल गजल संग्रहभित्र संग्रहित यो गजलको वाचन सँगसँगै उज्यालो रेडियो नेटवर्कको रात्रि प्रस्तुति बुलबुल लिएर आज पनि उत्पादन सहयोगी प्रवीण श्रेष्ठ र म अच्युत किमिरे उपस्थित भएका छौं शुभ सन्ध्या शुभ समय शुभ पल शुभ क्षण शुभ रात्रि उज्यालो रेडियो नेटवर्कको रात्रि प्रस्तुति बुलबुल अन्तर्गत आजको साँझमा मैले जसको गजलबाट कार्यक्रम शुरूआत गरेँ उहाँलाई नै लिएर आइपुगेको छु आजको बुलबुलमा मैले पुष्प अधिकारी अञ्जली र उहाँको श्रीमती इन्दिरा अधिकारी दुईजनालाई लिएर आएको छु दुईजनालाई किन ल्याएँ भन्ने कुरा मैले बताउनुपर्छ उहाँहरू जतिवटा गजल कार्यक्रममा हिँड्दा पनि सँगै सँगै हिँडिरहनुहुन्छ र सम्भवतः म्याडमले पनि गजल बुझिसक्नुभयो कि जस्तो लाग्छ मलाई यद्यपि आज गजल सुनाउन सक्नुहुन्छ सक्नुहुन्न मलाई थाहा छैन आउन नमान्दा नमान्दै उहाँलाई चाहिँ मैले जबरजस्ती नै स्टुडियोमा लिएर आएको छु पुष्प सर स्वागत छ तपाईँलाई हाम्रो एकदम धेरै धेरै धन्यवाद अचु सर यो आजको यो रमाइलो भेटघाट तपाईँसँगको र यो उज्यालो रेडियो उज्यालो कार्यक्रम मेरो लागि बहुत खुसीको कुरा हो यो म्याडमलाई पनि स्वागत छ धन्यवाद सर योभन्दा अगाडि रेडियोमा बोल्न कसैले बोलायो कि बोलाएन दुईजना दुईजना त्यो कालिका एफएममा चाहिँ सफल दाम्पत्य जीवन भनेर चाहिँ एउटा कार्यक्रम हुन्थ्यो त्यो कार्यक्रममा चाहिँ म यस्तै गरेर बोल्न जान्दिनँ भन्दा भन्दै पनि त्यहाँ भाइहरूले चाहिँ बोलाउनु भयो र अनि गएको मैले कालिकामा सल्लाह गरेर गरेको होइन है मैले बोलाएँ ठिकै गरेको छु मैले धेरै अगाडि लगभग सत्तरी बहत्तर सालतिर कोवलपुरमा गजलको कार्यक्रममा पुग्दा पुष्प सर पनि आउनुभएको थियो म्याडमलाई सँगै देखेको थिएँ अनि तपाईँहरूको जोडीको जुन त्यो मिल्ने हुन्छ नि दम्पति सबैको मिल्छन् तर कतिपय नब्बे प्रतिशतको फेसबुकमा मिल्छन् अनि दस प्रतिशतको चाहिँ फेसबुकदेखि बाहिर सबैतिर मिलिरहेको हुन्छन् तपाईँको चाहिँ जोडी साह्रै मिलेको जस्तो लागेको हुनाले आज मैले स्टुडियोमा दुवैजनालाई भित्र बोलाएर अनि बुलबुलमा कुराकानी गरौँ जस्तो लागेर मैले अगाडि ल्याएँ म कुराकानी जोड्छु पुष्प अधिकारी अञ्जलीको गजलमा ठुलो योगदान छ ती सन्दर्भहरूलाई बिस्तारै जोड्छु पहिला म पुष्प सरलाई तपाईँलाई एउटा गजल वाचन गर्न अनुरोध गर्छु एउटा गजल वाचन गरेर अनि गजल सँगसँगै कुरा गर्दाखेरिको स्वादै फरक हुन्छ कि जस्तो लागेर मैले त्यसरी भित्र बोलाएको हुँ हामीसँग पुष्प अधिकारी अञ्जली र इन्दिरा अधिकारी हुनुहुन्छ भरतपुर शरदपुर उहाँको घर म एउटा गजल सुरु गर्छु है त सर हजुर आमा पनि के के के के सोचेर बस्नुहुन्छ आमा पनि आमा पनि के के के के सोचेर बस्नुहुन्छ बा सधैँ सधैँ घर छोडेर बस्नुहुन्छ सडकमा मलामीहरूको लस्कर छ सडकमा सडकमा मलामीहरूको लस्कर छ हजुरबुवा घरमा मृत्यु पर्खेर बस्नुहुन्छ आमा पनि के के के के सोचेर बस्नुहुन्छ बा सधैँ सधैँ घर छोडेर बस्नुहुन्छ उहिल्यै जलाएका हुन् उहिल्यै जलाएका हुन् दुश्मनहरूले घर उहिल्यै जलाएका हुन् उहिले जलाएका हुन् दुश्मनहरूले घर छिमेकीहरू अझै अवसर ताकेर बस्नुहुन्छ आमा पनि के के के के सोचेर बस्नुहुन्छ बा सधैँ सधैँ घर छोडेर बस्नुहुन्छ छोरा चढेको विमान आकाशमै हरायो छोरा चढेको विमान आकाशमै हरायो छोरा छोरा चढेको विमान आकाशमै हरायो बिचरा आमा आकाश हेरेर बस्नुहुन्छ बा सधैँ सधैँ घर छोडेर बस्नुहुन्छ ऐनाले भाउजूको मात्रै मुस्कान कैद गरेन ऐनाले ऐनाले भाउजूको मात्रै मुस्कान कैद गरेन र त दाजुको अभावमा तडपेर बस्नुहुन्छ आमा पनि के के के के सोचेर बस्नुहुन्छ बा सधैँ सधैँ घर छोडेर बस्नुहुन्छ आँगनभरि बिस्कुन छरेर चराहरूलाई आँगनभरि आँगनभरि बिस्कुन छरेर चराहरूलाई मेरी हजुरआमा बत्ती काटेर बस्नुहुन्छ मेरी हजुरआमा बत्ती काटेर बस्नुहुन्छ बा सधैँ सधैँ घर छोडेर बस्नुहुन्छ आमा पनि के के के के सोचेर बस्नुहुन्छ आमा पनि के के के के सोचेर बस्नुहुन्छ पुष्प अधिकारी अञ्जलीको आवाजमा गजल सुन्यौँ हामीले उहाँका गजल सङ्ग्रहहरू बार्दली मनभित्रको मन स्वप्निल नयन चुराको घर वा काठमाडौँ गजल सङ्ग्रहहरू प्रकाशित छन् र उहाँ गजलमा निरन्तर हुनुहुन्छ मैले अलिकति सन्दर्भ जोड्नु पर्दा दुई हजार अन्ठाउन्न सालदेखि बुलबुल तपाईँ नियमित रूपमा सुन्दै हुनुहुन्छ म अन्ठाउन्न उन्साठी साठी सालबाट पुष्प अधिकारी अञ्जलीलाई नामले मात्र चिन्थेँ र अलिअलि हाम्रो टेलिफोनमा सम्पर्क भएको थियो पहिलो भेट कहिले भयो मैले सम्झन्न तर जति बेला देखेँ त्यति बेला उदित नारायण झा जस्तो ठ्याक्कै हुनुहुँदो रहेछ जस्तो लागेको थियो मैले सम्भवतः त्यति बेला कुरा पनि गरेँ होला अरूले पनि भन्छन् सर तपाईँलाई त्यस्तो एकदम के श्रेष्ठ प्रिया दिदीले चाहिँ एउटा मेरो गजल सङ्ग्रहमा भूमिकामा पनि त्यो कुरा लेख्नु भएको छ होइन अनि हाम्रो डक्टर निरज भट्टराई उहाँले पनि लेख्नु भएको छ हजुरसँग मेरो नुवाकोटमा चाहिँ नुवाकोटको वृहत साहित्य सम्मेलनमा टक्क भेट भएको थियो त्यहाँ हजुरले त्यही कुरा एकसठी सालतिर होला एकसठी साठी एकसठी कति सालतिर त्यहाँ नुवाकोटमा साहित्य सम्मेलन भएको थियो र पहिलो भेट अब हामी एकदमै बाक्लो बाक्लो नभेटिरहे पनि फाटाफुटा कार्यक्रमहरूमा औपचारिक रूपमा भेटिरहन्छ कतिपय ठाउँमा त मैले फोटो नदेखाइकन लुकेर बसिरहेको थिएँ मेरो फोटो पर्दाफास गरिदिने व्यक्तित्व पनि हो तपाईँ <laughs> बर्दियामा एउटा गजल कार्यक्रममा हामी सँगै हुँदाखेरि फोटो खिचेर उहाँले फेसबुकमा राखिसकेपछि अनि फोटो सार्वजनिक भएर अब होस् अब रोकिरहनुपर्छ जस्तो लागेन र मैले त्यस पछाडि फोटो छोडिदिन थालेँ आज गजलकार पुष्प अधिकारी अञ्जलीको गजलको सन्दर्भ मैले कोट्याउँदा तपाईँले कति सालबाट गजल लेख्न थाल्नुभयो मैले गजल लेख्न दुई हजार एकाउन्नबाट सुरु गरेँ विशेष त दुई हजार छप्पन्न पचपन्न छप्पन्नको चाहिँ अब नेपाली गजललाई एउटा साँच्चीकै केही आन्दोलनकारी भूमिका लिएर होइन एउटा चाहिँ छापाहरूमा आउनुपर्छ भन्ने किसिमले पनि मैले गजल प्रधान पत्रिका पुष्पाञ्जली प्रकाशन सुरु गरेँ त्यसपछि चाहिँ मैले त्यहाँदेखि चाहिँ नियमित आफूलाई अगाडि उभ्याएँ त्यसरी सुरु भएको हजुर अब म्याडमतिर फर्कन्छु म इन्दिरा अधिकारी म्याडम हुनुहुन्छ सँगै यो चाहिँ उहाँले एकाउन्न सालदेखि गजल लेखेर बसिरहने अलि यो साहित्यकार कविहरू चाहिँ घरमा अलिक पिराउँछन् रे घरको श्रीमती आमा होइन अथवा घरको महिलाहरूलाई तपाईँलाई समस्या परेन सधैँ पुरै कवि भएर हिँडिरहनुहुन्छ होइन सर त्यस्तो भएन उहाँ कलम लिएर कापी लिएर बसेर लेखिसकेपछि भान्सामा आएर पनि सघाउनुहुन्छ उहाँले चाहिँ नि कहिले पनि त्यस्तो उहाँ साहित्यमा लागेर मलाई दुःख दिनुभएको भन्ने अनुभव चाहिँ भएको छैन बाहिर हिँड्दा पनि लिएरै हिँड्नुहुन्छ गजल नै सुनाउनुहुन्छ तपाईँ सुनाउनुहुन्छ एकदम पहिलेदेखि निरन्तर कार्यक्रमहरूमा लिएर हिँड्नु एकदमै बाबुहरू अलिक ठुलो छोडेर हिँड्न मिल्ने भइसके पछाडि चाहिँ सँगै नै हिँड्छौँ हामी आजसम्म यतिको समय गजलकार श्रीमानसँगै घरमा हुँदा त गजल पनि सिकिसक्नुपर्ने होइन रहेछ सर यो त्यो लेखेर सुनेर मात्रै होइन भित्रैबाट आउनु पर्दो रहेछ यो कला भन्ने कुरा होइन त्यो चाहिँ लेख्न कति कोसिस गर्दा नि सकिनँ मैले सर सुन्न चाहिँ साह्रै राम्रो लाग्छ कोसिस चाहिँ गर्नुभएको <laughs> हुँदैन होइन पुष्प अधिकारी सरलाई अहिले मैले बुलबुलमा बोलाउने वातावरण कसरी बन्यो भने अल्का अस्पताल यहाँ हाम्रो उज्यालो घरबाट नजिकै पर्छ उहाँहरू दुवैजना जोडी स्वास्थ्य परीक्षण नियमित स्वास्थ्य परीक्षणको लागि आउनुभएको अस्प अल्का अस्पतालमा हिजो बेलुकी फेसबुकमा स्ट्याटस देखेँ मैले यहाँ जचाउन आउँदैछु भनेपछि ल भाइ बुलबुलको दैलोभित्र नपसी जान पाइँदैन भनेको थिएँ अनि अहिले आइपुग्नु भयो र हामी यहाँ जोडिएका छौँ यसरी स्वास्थ्य परीक्षण के सामान्य नै हो कि कस्तो खालको स्वास्थ्य परीक्षण पुष्प सर यो तिन तिन महिनामा फलोअप हो मेरो डाक्टर प्रिया दर्शनीसँग मलाई चाहिँ डायबिटिज कागका कारण म आउने गर्छु होइन अहिले ठिक छ अहिले लेभल पनि ठिक छ सबै कुरा ठिक छ दुई बजेपछि रिपोर्ट आउँदैछ त्यसमा पनि केही पक्कै पनि राम्रै होला भन्ने लागिरहेछ होइन राम्रै होला कहिलेकाहीँ गजल लेखिसकेपछि म्याडमलाई सुनाउनुहुन्छ कोही बेला यस्तो पनि बेला आउँछ ल त इन्दिरा मैले गजल लेखिसकेँ यो तिमीले वाचन गरिदेऊ भन्नुहुन्छ होइन भन्छु तर त्यति सहज रूपमा उनले त्यो त्यो गर्दिनन् ए नभए म त तपाईँको गजल अहिले उहाँलाई एकचोटि वाचन गर्न लगाउँ कि भन्ने पनि सोच्नु होइन त्यसै भए पुष्प सरबाट एउटा गजल सुनौ नि त अब त्यसपछि हामी कुरालाई फेरि जोड्छौँ पुस्तक पनि बोक्नु भएको छ है कुन पुस्तक छ अहिले तपाईँसँग अहिले मसँग यो बार्दली बार्दली हजुर मैले यो बारदली गजल सङ्ग्रहको लगभग अन्तिम पृष्ठको एउटा गजल सुनाउन चाहेँ चप्पलको रहर गरेको हो खुट्टाले सधैँ सधैँ चप्पलको चप्पलको रहर गरेको हो खुट्टाले सधैँ सधैँ जसरी बेलुनको रहर गर्छ बच्चाले सधैँ सधैँ चप्पलको रहर गरेको हो खुट्टाले सधैँ सधैँ जसरी बेलुनको रहर गर्छ बच्चाले सधैँ सधैँ पीडामा पनि रुन सक्दिन अचेल के भएको छ पीडामा पनि रुन सक्दिन अचेल के भएको छ तर मागिरहन्छ आँसु आँखाले सधैँ सधैँ तर मागिरहन्छ आँसु आँखाले सधैँ सधैँ चप्पलको रहर गरेको हो खुट्टाले सधैँ सधैँ जसरी बेलुनको रहर गर्छ बच्चाले सधैँ सधैँ कसैको अभाव कति हुन्छ त्यसपछि मात्रै थाहा हुन्छ कसैको कसैको अभाव कति हुन्छ त्यसपछि मात्रै थाहा हुन्छ जब घाटमा पनि खोजिरहन्छ मुर्दाले सधैँ सधैँ जब जब घाटमा पनि खोजिरहन्छ मुर्दाले सधैँ सधैँ जसरी बेलुनको रहर गर्छ बच्चाले सधैँ सधैँ त्यही मन्दिर हो त्यही मस्जिद हो साँझ बिहान त्यही मन्दिर हो त्यही मस्जिद हो साँझ बिहान जहाँ छोराछोरीको प्रार्थना गर्छिन् आमाले सधैँ सधैँ जसरी बेलुनको रहर गर्छ बच्चाले सधैँ सधैँ चप्पलको रहर गरे हो गरेको हो खुट्टाले सधैँ सधैँ म अन्तिम शेरमा छु कसरी लुकाउँछौ वैंश पनि तिमीले त्यो अनुहार पनि कसरी कसरी लुकाउँछौ वैंश पनि तिमीले त्यो अनुहार पनि प्रश्न सोधिरहन्छौ उसै गरी ऐनाले सधैँ सधैँ जसरी बेलुनको रहर गर्छ बच्चाले सधैँ सधैँ चप्पलको रहर गरेको हो खुट्टाले सधैँ सधैँ धन्यवाद गजलकार पुष्प अधिकारी अञ्जलीका धेरै नराम्रा गुणहरू पनि होलान् तर मलाई एउटा पनि थाहा छैन मैले राम्रा गुणहरू मात्रै थाहा पाएको छु गजललाई निरन्तर रूपमा गजलमा लगाइरहनु भएको छ जहिले पनि भेट्दाखेरि हँसिलो अनुहारका साथ हाँस्नुहुन्छ बोल्नुहुन्छ मिठीसँग सबैसँग बोलेकै देखेको छु तर पनि कतिपयले पुष्प अधिकारी सरका सरलाई गाली गरेको पनि थाहा पाएको छु मैले एकदम कस्ता कस्ता कुरामा गाली गर्छन् तपाईँलाई एकदम हजुर सर यो एकदमै राम्रो प्रश्न हामीलाई गाली नगर्ने हो भने हाम्रा आलोचकहरू नहुने हो भने सायद पुष्प अधिकारी अञ्जली आज तपाईँसँग यो स्टुडियोमा हुने थिएन होइन त्यसमा हुनाले मैले गर्न लागेको कामहरूप्रति होइन जो काम म गरिरहेको छु दुई हजार साठीदेखि अहिले दुई हजार छयत्तर साल छ मैले निरन्तर एउटा काम यस्तो काम गरेको छु नेपाली गजलमा जो इतिहास हो त्यो म मरेपछि पनि यो मेरो माटोले यो देशको माटोले र नेपाली गजलकारहरूले सधैँ सम्झिनेछन् मलाई अहिले नसम्झे पनि त्यो इतिहासहरू बनाउने क्रममा त्यो इतिहास लेख्ने क्रममा धेरै गालीहरू खाएको छु मलाई लाग्छ राम्रो काम गर्ने मान्छे र निरन्तर काम गरिरहने मान्छेले गाली खानुपर्छ भन्छ नि कहिलेकाहीँ दुई चारवटा गाली आउन थालेपछि केही प्रगति भयो भनेर बुझ्नुपर्छ एकदम एकदम बुझ्नुपर्छ जो मान्छेले गाली खान सुरु गर्यो लाग्छ त्यसले केही काम राम्रै गरेको होला भन्ने लाग्छ मैले गरेको निरन्तर यो गजलको इतिहासहरू जस्तै अक्षरहरूको पिरामिड जो चौध अञ्चलको गजलकारहरूलाई लिएर एउटा अहिलेसम्मकै नेपालको अहिलेसम्मकै सबैभन्दा सर्वोत्कृष्ट त्यो त्यति धेरै पेजको होइन र चौधै अञ्चललाई लिएर बनाइएको कृति पनि हो त्यो अक्षरहरूको पिरामिड त्यो ऐतिहासिक कृति भयो हैसियतको एक दुई तिन चार पाँच अहिले हामी गर्दैछौँ पाँच अङ्क त्यसपछि शब्द शब्दशिवी भयो होइन त्यसपछि गजल गङ्गा गजल यात्रा एक गजल यात्रा दुई गजल दीप गजल बिम्ब लगातार हामी यो कामहरू गरिरहेका छौँ समकालीन नेपाली गजल यी प्रतिनिधि नेपाली गजल यी थुप्रै काम यो कामहरू निरन्तर रूपमा गरिरहेको छु यसले गर्दा कतिपय मान्छेहरूलाई पुष्प अधिकारी अञ्जलीले गरेको कामप्रतिको जुन एउटा लगाव हो त्यो कामलाई कसरी रोक्न सकिन्छ अथवा यसलाई कसरी कसरी चाहिँ तल झार्न सकिन्छ भन्ने किसिमको मान्यता पनि हुनसक्छ सर त्यसको हुनाले ती कुराहरूमा मैले धेरै गाली खाएको छु र पनि गाली खाएर पनि आफ्नो यात्रालाई निरन्तर रूपमा मैले अगाडि राखेको छु इन्दिरा म्याडम तपाईँले चाहिँ कहिले गाली गर्नुभएको छ <laughs> अधिकारी सरलाई गाली गर्ने ठाउँ नै दिनुहुन्न एकदमै त्यस्तो श्रीमान पनि पाइन्छ <laughs> पाइँदो रहेछ सर <laughs> हामी पुष्प अधिकारी अञ्जली र उहाँको श्रीमती इन्दिरा अधिकारीसँग छौँ भरतपुर शरदपुर उहाँको घर अहिले काठमाडौँमा स्वास्थ्य परीक्षणका लागि आउनुभएको बेलामा मैले आज बुलबुलमा लिएर आएको छु पुष्प अधिकारी अञ्जलीको आफ्ना गजल सङ्ग्रहहरू बार्दली मनभित्रको मन स्वप्निल नयन चुराको घर वा काठमाडौँ प्रकाशित छ यी बाहेक उहाँले अहिले नाम लिइहाल्नुभयो उहाँले संयुक्त गजल सङ्ग्रहहरू धेरैको प्रकाशित गर्नुभएको छ त्यसको लागि संयोजन गर्नुभएको छ सम्पादकको भूमिका निर्वाह गर्नुभएको छ र निरन्तर गजलमै हुनुहुन्छ तपाईँ त नेपालको गजलमा तपाईँले विभिन्न पुरस्कारहरू राखेर अथवा अभियानहरू चालेर आफूले लेख्ने मात्रै नगरेर फैलाउने पनि काम गर्नुभयो कता कता पुग्नुभयो गजलको अभियानका लागि गजलको अभियानको लागि अब देशले देशले बोलाएको ठाउँहरूमा होइन साथीहरूले राखेको कार्यक्रमहरूको ठाउँहरूमा म हरेक ठाउँहरूमा पुगेको छु बन्न पुगेको ठाउँ सायद कहीँ नहोला होइन सबै ठाउँमा पुगेको छु र मैले गजलको निम्ति आफूले जे जुन रूपमा आफ्नो चाहिँ आफ्नो धरातल छ आफूले जे जुन रूपमा आफूले जानेको छु त्यो रूपमा मैले काम गरेको छु र त्यही रूपमा यो निरन्तर यात्रा पनि चलिरहेको छ सर अहिलेसम्म होइन र बुलबुल जस्तो एउटा सर्वाधिक एउटा राम्रो एउटा चर्चित कार्यक्रम मार्फत मैले मेरो भावकहरूसम्म यो कुराहरू पुर्याउनु पाउँदा मलाई अत्यन्त यतिखेर गर्व महसुस भइरहेको छ तपाईँ पूर्वतिर कुन कुन जिल्ला पुग्नुभयो गजलको लागि पश्चिमतिर कुन कुन जानुभयो पश्चिमतिर म अब के अरे यो सल्यानमा पुगेको छु होइन सल्यानमा मेरो गजलको एउटा उनै महफिल नै थियो कोवलपुर बर्दिया त म आफैले भेटेको छु भयो होइन त्यसपछि डोटी त्यसपछि गएर हामी टिकापुर होइन त्यसपछि धनगढी यो ठाउँहरूमा सबै ठाउँहरूमा त्यो त्यो त्यो क्षेत्रमा पुगेको छु महाकालीमा जस्तै कञ्चनपुरको होइन त्यहाँ चाहिँ नेपाली गजल वर्ष दुई हजार त्रिहत्तरको सम्मान पनि थियो त्यहाँ पुगेको थिएँ धेरै ठाउँमा पुगेको छु पश्चिमको पनि र त्यसपछि यता बागलुङको साइड होइन त्यता पनि पुगेको छु र पूर्वको पूर्वमा चाहिँ अब इलाम पाँच थर होइन यो सबै ठाउँहरू कस्तो छ त हाम्रो हाम्रो भूगोल हाम्रो म्यापलाई नेपालको नक्सालाई हेरेर पूर्वदेखि पश्चिमसम्म फर्काउँदाखेरि गजलको फुल कतै बाक्लो झुप्प होला कतै अलिक पातलो होला कतै कस्तो कस्तो छ अलिकति हामीले एनालाइसिस गरौँ न एकदमै राम्रो छ यो अब पश्चिमाञ्चलमा जुन गजलको एउटा माहौल छ होइन अहिले जुन क्रेडिट एउटा धेरै राम्रो माहौल बनिरहेको छ पश्चिमाञ्चलमा र त्यो माहौल पूर्वाञ्चलले अहिले क्याप्चर गर्न सकिरहेको छैन होइन समात्न सकिरहेको छैन हुन त कतिपय मान्छेहरू लागिरहेका छन् होइन आफ्नो ठाउँबाट आफ्नो क्षेत्रबाट थोरै भए पनि असाध्यै राम्रो लेख्ने पनि धेरै पनि गुणात्मक गजल लेख्ने मान्छेहरू छन् एकदम लेखिरहनु भएको छ त्यसको हुनाले म्याक्सिमम रूपमा अत्याधिक रूपमा चाहिँ पश्चिमाञ्चल क्षेत्रमा होइन सुदूरपश्चिम सुदूरपश्चिममा अहिले चाहिँ गजल लेख्ने माहौल त्यहाँनिर छ र तर गुणात्मक गजलहरू राम्रा गजलहरू पूर्वाञ्चलबाट पनि आइरहेका छन् बुलबुलमा पुष्प अधिकारी अञ्जलीलाई ल्याइसकेपछि कुरा धेरै गरौँ कि गजल बढी सुनौँ जस्तो <laughs> हुँदो रहेछ मलाई अब अर्को एउटा गजल फेरि सुन्नु पऱ्यो कुरै कुरामा मैले अल्मलाएँ भने तपाईँका गजलहरू सुनाउनुबाट चोक्छु जस्तो लाग्यो हुन्छ म एउटा मैले एउटा गजल सुनाएँ हजुर त्यो त्यही दरबार हो जहाँ जहाँ ती कायरहरू बस्छन् त्यो त्यो त्यही दरबार हो जहाँ ती कायरहरू बस्छन् यस्तो लाग्छ त्यहाँ सर्कस देखाउने जोकरहरू बस्छन् त्यो त्यही दरबार हो जहाँ ती कायरहरू बस्छन् यस्तो लाग्छ त्यहाँ सर्कस देखाउने जोकरहरू बस्छन् तिमी त्यसै बहिरा भएका कहाँ हो र एक घण्टा घर तिमी तिमी त्यसै बहिरा भएका कहाँ हौ र एक घण्टा घर थाहा छ तिम्रो वरिपरि त सडेका खप्परहरू छन् थाहा छ तिम्रो वरिपरि त सडेका खप्परहरू छन् यस्तो लाग्छ त्यहाँ सर्कस देखाउने जोक्करहरू छन् जसलाई तिमीले भगवान भनेर पूजा गरेका छौ जसलाई जसलाई तिमीले भगवान भनेर पूजा गरेका छौ सुन्दैनन् यार तिम्रो आवाज त्यहाँ त पत्थरहरू बस्छन् सुन्दैनन् सुन्दैनन् यार तिम्रो आवाज त्यहाँ त पत्थरहरू बस्छन् त्यो त्यही दरबार हो जहाँ ती कायरहरू बस्छन् यस्तो लाग्छ त्यहाँ सर्कस देखाउने जोकरहरू बस्छन् जब भोक लाग्दैन आँखाको निन्द्रा पनि बिथोलिन्छ जब जब भोक लाग्दैन आँखाको निन्द्रा पनि बिथोलिन्छ यति सोच्नुपर्छ त्यो नजरमा कसैको नजर बस्न सक्छ यति यति सोच्नुपर्छ त्यो नजरमा कसैको नजरहरू बस्छन् त्यो त्यही सिंहदरबार हो जहाँ ती कायरहरू बस्छन् यस्तो लाग्छ त्यहाँ सर्कस देखाउने जोकरहरू बस्छन् त्यो घर होइन मन्दिर पनि होइन बरु त्यो शौचालय हो त्यो त्यो घर होइन मन्दिर पनि होइन बरु शौचालय हो जहाँ हाम्रा सपनाहरू भत्काउने सयौं बाँदरहरू बस्छन् यस्तो लाग्छ त्यहाँ सर्कस देखाउने जोक्करहरू बस्छन् अन्तिम शेर कहिलेकाहीँ त यस्तो लाग्छ मेरो देश देश जस्तै लाग्दैन कहिलेकाहीँ त यस्तो लाग्छ मेरो देश देश जस्तै लाग्दैन किनकि यहाँ मान्छेहरू होइन अपराधी र तस्करहरू बस्छन् किनकि यहाँ मान्छेहरू होइन अधिक अपराधी र तस्करहरू बस्छन् त्यो त्यही सिमदरबार हो जहाँ ती कायरहरू बस्छन् यस्तो लाग्छ त्यहाँ सर्कस देखाउने जोकरहरू बस्छन् तपाईँ उज्यालो रेडियो नेटवर्कमा काठमाडौँमा नब्बे मेगा हर्च र देशभरिका विभिन्न रेडियो स्टेशनबाट एकैसाथ कार्यक्रम बुलबुल सुनिरहनु भएको छ र बुलबुलमा आज मसँग गजलकार पुष्प अधिकारी अञ्जली र उहाँकी श्रीमती इन्दिरा अधिकारी हुनुहुन्छ उहाँहरूको घर भरतपुर शरदपुर र अहिले काठमाडौँमा उपचारको सिलसिलामा आइपुग्नु भएको बेलामा मैले बुलबुलमा लिएर आएको छु उहाँसँगको कुराकानी र गजलहरू केही बेरमा लिएर फेरि आउनेछु उज्यालो सुन्दै गर्नुहोला बुलबुल एउटा इरानी चरा सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क बुलबुल एउटा इरानी चरा बुलबुल बुलबुलमा तपाईँलाई फेरि स्वागत छ पुष्प सर हजुर धन्यवाद पुष्प सर म्याडमलाई पनि स्वागत छ पुष्प सरसँग धेरै सोधेँ मैले तपाईँलाई सोध्दै सोधेको छैन गजल नलेखेको भएर हेला गरेको होइन है मैले <laughs> मैले घरको परिवारको बारेमा उहाँलाई सोध्दिनँ तपाईँलाई सोध्छु को को हुनुहुन्छ परिवारमा दुईजना त हामीले सधैँ देख्छौँ कार्यक्रमहरूमा अरू को को हुनुहुन्छ घरमा आमा हुनुहुन्छ अनि दुईवटा बाबु दुईवटा बुहारी नातिनी छ एउटा ए दुईजना छोराहरूको बिहा पनि भइसकेको छ भइसक्यो ए रमाइलो रसिलो एकदमै हँसिलो परिवार रहेछ के के गर्नुहुन्छ छोराहरू पनि गजल लेख्नुहुन्छ कि बाबु सानो बाबुले चाहिँ लेख्छ मुक्त गजल ठुलो बाबुले कथाहरू लेख्छ अलिअलि साहित्यकारको घरमा साहित्य काहीँ न काहीँ पर्छ बुहारीहरू पनि लेख्ने पर्नुभयो कि होइन लेख्दैन नानीहरूले चाहिँ बाबुहरूले चाहिँ बहुत लेख्छन् यति रमाइलो परिवार रहेछ है कहिलेकाहीँ त एकदम छोराबारी <laughs> सबै बसेर दसैँ आउँछ तिज आउँछ यसो गजल कविता चुटकिला आदि इत्यादि भन्दै सेयर गर्ने पनि दिन हुन्छ कि के हो पुष्प सर त्यस्तो हुन्छ एकदम रमाइलो रमाइलो छ हाम्रो घरको कथा चाहिँ एकदमै रमाइलो छ हजुर सर अनि अझै मलाई के जोड्नु मन लाग्यो भने यो प्रसङ्ग गरिरहँदा तपाईँको विशेष फ्यान चाहिँ मेरो छोरो इन्जिनियर जो पुल्चोकबाट मास्टर डिग्री पनि सक्यो तपाईँको त्यो कथाहरूलाई कानमा लगाएर उसले त्यो मास्टर सिद्ध्याएको हो भन्ने लाग्छ मलाई किनभने एक पल पनि तपाईँको त्यो कथा नसुनिकन उसले आफ्नो पढाइलाई अगाडि साह्रै नसक्ने हजुर हजुर उहाँलाई धन्यवाद मेरो तर्फबाट यहाँ रेडियोबाटै म धन्यवाद पनि व्यक्त गर्छु अनि यो एकाउन्न सालबाट तपाईँ गजल निरन्तर हुनुहुन्छ होइन अब अहिले छयत्तर साल हजुर पच्चिस वर्ष भयो पच्चिस वर्षमा एकचोटि फर्क्यौँ न हामी एकाउन्न बाहन्न पचपन्न सालसम्म फर्क्यौँ न गजलको माहौललाई सम्झ्यौँ त कस्तो भयो र कस्तरी आयो अगाडि होइन अब ठ्याक्कै अब अहिले चाहिँ नेपाली गजलको अवस्था एकदमै गुणात्मक पनि छ संख्यात्मक रूपमा त्यसको एउटा चाहिँ छुट्टै माहौल पनि क्रिएट भएको छ अहिले होइन त्यति बेला पनि अलिअलि गजलमा झगडाको बिउ रोपिएको थियो होला त्यो फल्दै फल्दै पनि बढी आएको जस्तो लाग्छ एकदम त्यति बेला गजलको बिजारोपण हुने बेलामा त्यतिखेरदेखि नै सुरु भएको यो कुराहरू अहिले पनि अहिले झन् चर्को बहसका रूपमा यहाँले पनि बुझिरहनु भएको छ पूर्वबाट पश्चिमबाट कहाँ कहाँबाट नेपाली गजलको रूपमा गजललाई कसैले तत्काल गजललाई चाहिँ एकदमै मास्न चाहनेहरू पनि छन् यहाँ होइन त्यस्ता विभिन्न किसिमका बहसहरू हुन्छन् तर राम्रो स्वस्थ रूपमा बहस भयो भने नेपाली गजल फस्टाउँछ भन्ने लाग्छ हजुर त्यस्तो खालको बहस जरुरी छ जुन जसले चाहिँ स्वस्थता ल्याओस् हाम्रो भित्र मैले पुष्प सरलाई फेरि एउटा गजल वाचन गर्नलाई अनुरोध गरेँ त्यसपछि हामी कुराकानी जोड्छौँ आज सङ्ग्रहहरूभन्दा बाहिरका पनि पढिरहनु भएको छ जस्तो लागिरहेछ मलाई है त्यो कतिको फ्रिक्वेन्सीमा लेख्नुहुन्छ सर गजल मैले धेरै उसमा है म लग म एकदमै आफूलाई मुड चलेको बेलामा म लेखिहाल्छु गजल होइन म्याडम उहाँले गजल छानुन्जेलमा कुन टाइम बस्नुहुन्छ लेख्न पढ्न छुट्टै कोठा छ कि उहाँको होइन बेलुका चाहिँ उहाँ विशेष गरेर द खाना खाइसके पछाडि चाहिँ दस एघार बाह्र मुड चलुन्जेल उहाँको एक दुई पनि बच्चा लेख्न थालिसकेपछि यतिखेर चाहिँ नातिनीले नातिनी खेलाउन थालेपछि चाहिँ अलिकति उहाँको लेखे कम हुँदै हुँदै गएको छ हजुर हजुर नातिनीले गर्दा अलि अल्मलिनु <laughs> हुन्छ छोरी आयो भने उसँग खेल्न थालेपछि लेख्न चाहिँ अलि बिर्सिनुहुन्छ तपाईँहरू दुईजना भर्खरै बिहा गरेको जोडी जस्तो हुनुहुन्छ तर हजुरबा हजुरआमा भयो है सुन्दा रमाइलो लाग्छ पुष्प सर हजुर एकदम यो समयमा नै विचार पुर्याउनु पर्दैछ <laughs> हामीले अलि छिट्टै पढाइ लेखाइलाई अगाडि बढाउन भन्दा घर गृहस्थीलाई चाहिँ अगाडि बढायौँ छिट्टै हजुर हजुरको पनि राम्रै साथ भएर त यति मजाले उदाउन सक्नुभयो नि पुष्प सर होइन सर एकदम सरले नियमित काम चाहिँ के गर्नुहुन्थ्यो जागिर पेसा म वीरेन्द्र बहु क्याम्पसमा म लाइब्रेरीमा छु सर हजुर धेरै समय अगाडिदेखि हजुर अब लगभग रिटायर हुने बेला पनि भएँ होइन हजुर त्यही छ अब सुनाउनुहोस् म गजल सुनाउँछु है बाको जिन्दगी साहुकोमा तमसुक छ बाको जिन्दगी साहुकोमा तमसुक छ थाहा छैन हराएको छोरा कुन मुलुक छ बाकु जिन्दगी साहुकोमा तमसुक छ थाहा छैन हराएको छोरा कुन मुलुक छ दुश्मनहरू अझै नजिर खोजिरहेका छन् दुश्मनहरू दुश्मनहरू अझै नजिर खोजिरहेका छन् र त वर्षौंदेखि बाको छातीमा बन्दुक छ थाहा छैन हराएको छोरा कुन मुलुक छ बाको जिन्दगी बाको जिन्दगी साहुकोमा तमसुक छ आमा बुद्ध जन्माउनु पर्छ भन्नुहुन्छ आमा आमा बुद्ध जन्माउनु पर्छ भन्नुहुन्छ यहाँ बाको जिन्दगी धेरै नाजुक छ यहाँ यहाँ बाको जिन्दगी धेरै नाजुक छ थाहा छैन हराएको छोरा कुन मुलुक छ आफ्नै दुश्मनहरू पनि आफ्नै घरमा आफ्नै दुश्मनहरू पनि आफ्नै घरमा आज आफ्नै अगाडि आगन्तुक छ बाको जिन्दगी साउकोमा तमसुक छ थाहा छैन हराएको छोरा कुन मुलुक छ अन्तिम शेर मसाल बाल्न सिकाउनुहुन्छ आमा मसाल बाल्न मसाल बाल्न सिकाउनुहुन्छ आमा र त छोरा क्रान्ति गर्न बहुत जागरूक छ मसाल बाल्न सिकाउनुहुन्छ आमा र त छोरा क्रान्ति गर्न बहुत जागरूक छ थाहा छैन हराएको छोरा कुन मुलुक छ बाको जिन्दगी साउकोमा तमसुक छ बडा मिठो गजल पुष्प सर तपाईँले गजल बाहेक अरू विधामा कलम चलाउनुहुन्छ मलाई थाहै छैन हो छैन छ मेरो कविता म कवितामा देश खोजिरहेछु होइन त्यो दुई हजार सत्तरी सालमा प्रकाशन छ त्यसपछि मनको तृष्णा हाइकु सङ्ग्रह पनि प्रकाशन भएको छ र दुईवटा मुक्तक सङ्ग्रहहरू एक अञ्जुली घाम र जुन फुलेको बस्ती तपाईँको साहित्यमा प्रवेश चाहिँ एकाउन्न सालबाट होइन मैले मेरो मैले एकदमै मेरो निरन्तरता चाहिँ एकाउन्न सालबाट रह्यो जोस् म त्यसभन्दा अगाडि पनि रुचि राख्थेँ लेख्थेँ होइन पढाइ कहाँ गर्नुभयो पढाइ मैले मेरो चाहिँ माध्यमिक तह चाहिँ मेरो गाउँको स्कुलमा रह्यो होइन पिठुवा पिठुवा पिठुवा जनजागृति उसमा भयो त्यस पछाडिको कलेज चाहिँ वीरेन्द्र बहुमुखी क्याम्पसमै रह्यो भरतपुर त्यसपछि मेरो जागिरी जीवन पनि त्यहीँ सुरु भयो भनेपछि स्टेसन चाहिँ चितवन नै रह्यो तर हिडुल मोबिलिटी चाहिँ भइरह्यो र त्यो बिचमा मेरो जागिरको सरुवाको सिलसिला म पोखरा पुगेको थिएँ मलाई पोखराको दुई वर्षको मेरो बसाइको वातावरण पनि एकदमै मलाई म्याच गर्यो दुई वर्षको त भयो म्याडमसँग बिहा भइसकेको थियो एकदम एकदम कति सालमा बिहा गर्नुभएको मैले दुई हजार चौवालिस सालमा धेरै अगाडि एसएलसी कति सालमा दिनुभयो थियो एसएलसी पनि मेरो त्यो चौवालिस नै हो भनेपछि एसएलसी दिनु र बिहा गर्नु सँगै सँगै पढ्दै हुनुहुन्थ्यो अँ म्याडम पनि पढ्दै हुनुहुन्थ्यो प्रेम विवाह हो कि प्रेम विवाह नै हो अझ सरलाई थाहा छ नि त म अचु सरलाई पनि मेरो पेनपल त्यतिखेरको पुरानो खगेन्द्र गिरी कोपिला होइन थुप्रै हाम्रा साथीहरू थिए नि त त्यति बेलाको चाहिँ समय अर्कै थियो क्या सर अर्ग्यानिक थियो एकदमै नभेटिकन नदेखिकन होइन पत्र मित्रबाटै प्रेम हुन्थ्यो पत्र मित्रबाटै भेट्न गइन्थ्यो त्यहीँबाट प्रेम बिहा हुन्थ्यो त्यो खालका परम्परा त्यही त्यही विवाह हो मेरो जो चाहिँ भेट्दैन हेर्दै नहेरिकन निराकार स्वरूपलाई गरिएको प्रेम हो ओहो यो कुरो त फेरि दोहोऱ्याइ दोहोऱ्याइ गर्नु मैले त बुलबुललाई सुरुमै केही शीर्षक दिनुपर्ने रहेछ अहिले पछाडि पछाडि आएपछि पो खुल्दैछ म्याडम केही भन्न खोज्दै हुनुहुन्छ होइन सर एसएलसी हजुरले पनि चौलिस सालमा दिनुभयो यस्तो सर मैले सुरुमा विवाह भयो म नौ क्लासमा पढ्दै थिएँ अनि त्यसपछि घरमा गइसकेपछि घर परिवारमा बुहारीले अलिकति पढ्ने वातावरण त्यति थिएन मैले सरलाई नै पढाइ निरन्तरता दिनलाई आग्रह गरेँ अनि त्यस पछाडि चाहिँ मैले तिन चार वर्षपछि प्राइभेट टेस्ट दिएँ एसएलसी पास गर्ने सौभाग्य पाइनँ सर मैले ठिक तपाईँले कतिजना एसएलसी पास गर्नेहरूलाई टेवा गराउनु अब छोराहरूलाई अहिले इन्जिनियरिङ मास्टर्स भयो ठुलो योगदान बाबुले एमएससी गर्यो होइन सानोले इन्जिनियरिङ बुहारीहरू दुइटै बुहारी बुहारीलाई पनि मैले ब्याचलर नै गरेकी बुहारी ल्याएर मास्टर डिग्री पढाएँ अहिले कान्छी बुहारी पनि बिएससी नर्सिङ आएकी छिन् अब तिनलाई पनि अझै अगाडि पढाउने हुन्छ एकदम म आफू त्यति धेरै चौवालिस सालमा तपाईँ नौ कक्षा पढ्दै हुन्छ अनि माइती कहाँ हो मेरो हेटौँडा हेटौँडा अनि पत्र मित्रता चाहिँ हेटौँडा र चितवनबाट चल्थ्यो सम्झिनुहुन्छ पहिलो पत्र कसले लेख्यो <laughs> सरले नै लेख्नु भयो जवाफ तपाईँले दिनुभयो त्यति बेला त <laughs> पहिला त एकदमै शालीन साथी मित्र मात्रै थियो होला एकदम सर कतिवटा पत्र पछाडि प्रेम सुरु भयो <laughs> <laughs> मैले सरले त अति नै लेख्नु होइन मैले चाहिँ अलिक कम कम लेख्दा लेख्दै पछि अब त्यही साथी चाहिँ मायामा परिणत भएर हामीले विवाह गऱ्यौँ कति रमाइलो मलाई त यो प्रेमका कुरा गरौँ कि गजलका गरौँ कि सरको भ्रमणका कुरा गरौँ कि है पत्रमित्रताले पनि कति राम्रो यो यो एकदम ठुलो उदाहरण राम्रो खालको अझ मैले सुरुबाट यो विषयलाई एकदमै भित्र आइसकेपछि खोतल्दै गइन्छ कुरो बाहिर हुँदाखेरि कति गर्ने पसाउँदै स्टुडियोमा भन्ने हिसाबले पसिन्छ तपाईँलाई गजलमा के गरेको मन पर्दैन सर मलाई गजलमा अहिले अहिलेको चाहिँ जुन बहसहरू भएको छ नि मैले अघि पनि भने गजल लेख्ने हो हामीले लेख्ने हो हाम्रो काम भनेको लेख्ने हो हजुर हामीलाई आलोचना गर्ने हामीलाई समालोचना गर्ने हाम्रो समीक्षा गर्ने मान्छे अरू नै हुन्छन् होइन सर त्यसो भएको हुनाले गजलमा राम्रो बहस गर्ने हो बहस गऱ्यौँ भने जस्तै कविताको आख्यानको अहिले जुन रूपमा अगाडि एउटा माहौल छ त्यो रूपमा गजल पनि अगाडि बढ्छ नि त त्यस पनि स्वस्थ बहस गरौँ कसरी गजल लेख्न सकिन्छ त्यो चाहिँ त्यो चाहिँ अगाडि बढाउँ अनि गजलका नाममा विभिन्न किसिमका नाम, नाम राखेर विभिन्न किसिमका चाहिँ मुद्दाहरू उठाएर त्यसलाई चाहिँ एउटा चाहिँ समस्याको एउटा चाहिँ त्यो वातावरण नबनाऊ भन्न चाहन्छु मलाई त्यो दुःख लाग्छ किनभने हामी लेखिरहेका छौँ गजललाई अब केही गर्नुपर्छ भन्ने मान्यता लिएर अगाडि बढिरहेको मान्छे अब त्यो धेरै हाम्रा अग्रजहरू नै अहिले त्यो किसिमको वातावरणमा देखेर अलिक चित्त दुख्छ वास्तवमा पुष्प सरलाई म एउटा गजल वाचन गर्न अनुरोध गर्छु तपाईँले गजल खोज्दै गर्दा इन्दिरा म्याडमलाई सोध्छु पनि म उहाँले गजल लेखेर एकदमै राम्रो गर्नुभएको दिन तपाईँलाई सन्तुष्टि लागेको खुसी लागेको दिन कुन छ एकाउन्न सालदेखि अहिलेसम्म सम्झिनुहोस् त एकचोटि होइन उहाँले चाहिँ लेख्न त निरन्तर लेखि नै राख्नुहुन्छ जुन जुन दिन पनि उहाँले लेखेर सुनाउँदा आहा कति राम्रो भन्ने जहिले पनि लाग्छ हुन्छ नि बाहिर कहिले काहीँ कस्तो राम्रो काम गरेर आउनुभयो मेरो श्रीमानले ओहो आज मेरो श्रीमानको कस्तो एप्रिसिएट भएछ यो लेख्नाले जस्तो लागेको दिन कुनै होइन उहाँ चाहिँ पहिलोचोटि सम्मानित मिट हुँदाखेरि चाहिँ असाध्यै खुसी लाग्यो कति सालमा भने त्यो साल ठ्याक्कै याद भएन गैँडाकोटको चाहिँ एउटा संस्था होइन लेखराम भाइले चाहिँ उहाँको संस्थामा चाहिँ अनामिकाले चाहिँ पहिलो सम्मान चाहिँ उहाँको थियो त्यति बेला चाहिँ एकदमै धेरै खुसी लागेको थियो अहिले हजुर गएको थिएँ अनि अहिले चाहिँ अब उहाँको सम्मानहरू पुरस्कारहरू धेरै नै भइसके होइन खुसी त सधैँ लाग्छ तर त्यो पहिलो सम्मान चाहिँ अति नै सधैँ सम्झनामा आइरहन्छ है त्यसको साथ तयार भयो गजल ल म लगभग तयारमा छु हामी आज चितवनका पुष्प अधिकारी अञ्जली र उहाँकी श्रीमती इन्दिरा अधिकारीसँग छौ भरतपुर उहाँहरूको घर बार्दली मनभित्रको मन स्वप्निल नयन चुराको घर वा काठमाडौँ गजल संग्रहहरू उहाँले लेख्नु भएको छ यी बाहेक कविता हाइकुहरू पनि अलग्गै लेख्नुहुन्छ अब पुष्प सरले गजल म गजल सुरु गर्छु है सर आज पनि यसरी मेरा बाको स्वाभिमान बेचियो आज पनि आज पनि यसरी मेरो बाको स्वाभिमान बेचियो साँझ बिहान पूजा गर्ने आमाको भगवान बेचियो आज पनि यसरी मेरा बाको स्वाभिमान बेचियो साँझ बिहान पूजा गर्ने आमाको भगवान बेचियो आफ्नै देशमा पनि आज नागरिक हुन सकिएन आफ्नै देशमा पनि आज नागरिक हुन सकिएन छिमेकीहरूलाई आफ्नो एउटा पहिचान बेचियो साँझ बिहान पूजा गर्ने आमाको भगवान बेचियो बिचरा आमाले पनि मन थाम्न सकिनन् त्यसपछि बिचरा आमाले पनि मन थाम्न सकिनन् त्यसपछि जब बजारमा आफ्नै छोरीको मुस्कान बेचियो जब जब बजारमा आफ्नै छोरीको मुस्कान बेचियो आज पनि यसरी मेरा बाको स्वाभिमान बेचियो साँझ बिहान पूजा गर्ने आमाको भगवान बेचियो इज्जतको व्यापार पनि यसरी भइरहेको छ देशमा इज्जतको व्यापार पनि यसरी भइरहेको छ देशमा इज्जतको व्यापार पनि यसरी भइरहेको छ देशमा आफ्नै दाजुबाट यहाँ बहिनीको ओछ्यान बेचियो साँझ बिहान पूजा गर्ने आमाको भगवान बेचियो आज पनि यसरी मेरा बा आमाको स्वाभिमान बेचियो सरकारसँग मेरो अब कुनै गुनासो रहेन सरकारसँग सरकारसँग मेरो अब कुनै गुनासो रहेन महोदय जसबाट देश बेचियो सहितको चिहान बेचियो जसबाट जसबाट देश बेचियो शहीदको चिहान बेचियो आज पनि यसरी मेरा बाको स्वाभिमान बेचियो साँझ बिहान पूजा गर्ने आमाको भगवान बेचियो तपाईँ नै भन्नुहोस् देशमा धर्म र जातीय विरुद्ध तपाईँ नै भन्नुहोस् देशमा धर्म र जातीय विरुद्ध कसरी यहाँ गीता बाइबल र कुरान बेचियो साँझ बिहान पूजा गर्ने आमाको भगवान बेचियो आज पनि यसरी मेरा बाको स्वाभिमान बेचियो अन्तिम शेर आफ्नै देशमा श्रम र पसिना बगाऊ भन्नु पर्थ्यो आफ्नै देशमा आफ्नै देशमा श्रम र पसिना बगाऊ भन्नु पर्थ्यो तर सरकारबाटै खाडी मुलुकमा जवान बेचियो तर तर सरकारबाटै खाडी मुलुकमा जवान बेचियो आज पनि यसरी मेरा बाको स्वाभिमान बेचियो साँझ बिहान पूजा गर्ने आमाको भगवान बेचियो धन्यवाद साह्रै मिठो मिठो गजल सुनाउनु भयो मैले सोध्न मन लागेको तपाईँले औपचारिक रूपमै मैले गजल सिकाएँ यी मान्छेहरूलाई भन्ने खालका शिष्यहरू पनि छन् त्यो चाहिँ यस्तो हो सर अब मैले अहिलेसम्म मेरो प्रतिष्ठानबाट भन्नुहोस् न मेरो तर्फबाट देशभरि जहाँ अहिले देशभरि मेरो साथीहरू हुनुहुन्छ होइन कतिपय साथीहरूलाई म आफू भर्याङ बनेर म आफू एउटा खुड्किलो बनेर प्रेरणाको खुड्किलो बनेर मेरा साथीहरू मेरा भाइहरू मेरा बहिनीहरू धेरै माथि मभन्दा उच्च स्तरको गजल लेख्ने उच्च स्तरको कविता लेख्ने राम्रो पत्रकारिता गर्ने होइन राम्रो सञ्चारको माध्यममा बसेर राम्रा कार्यक्रमहरू सञ्चालन गर्ने राम्रो प्रड्युसर बनेका छन् त्यसमा बहुत खुसी लाग्छ मैले धेरै त्यो किसिमको एउटा ऊर्जा चाहिँ मैले पाएको छु जहाँ पनि जुन ठाउँमा पनि म सम्मानित हुन्छु त्यो चाहिँ मेरो मैले मैले गर्दै गरेको कामको एउटा प्रतिफल हो भन्ने मलाई लाग्छ वास्तवमा म्याडम कहिलेकाहीँ त गजलकारहरूको लर्को लागेर घरमा खाना बनाएर खुवाउँदै थकाइ पनि लाग्थ्यो होला <laughs> होइन सर त्यस्तो त हुँदैन आउनुहुन्छ झन् खुसी लाग्छ मलाई त घरमा आउनुभएको पाहुनाहरूसँग उहाँहरूले पनि सुनाउने कहिलेकाहीँ घरमै महफिल चल्छ होला एकदम एकदम चल्छ त्यति बेला त उफो तपाईँलाई त सुन्दा सुन्दा गजल त कहिलेकाहीँ भएन भने खुराकै पुग्दैन पनि होला एकदम आउनुहुन्छ देशभरिबाट कार्यक्रममा आउने भाइ बहिनीहरू आज त हामी घरमै जाने भाउजूसँगै बस्ने भनेर आउनुहुन्छ अनि घरमै गजल सुन्ने सुनाउने माहौल रातिसम्म नै बन्छ चल्छ है त्यसै यसरी पुष्प सर अब आउँदा दिनमा के गर्ने त गजलमा आउँदा दिनमा निरन्तर अब यो यो रूपमा चलिरहन्छ सर होइन गरिरहेको छु गर्दैछु गर्नेछु म नेपाली गजलमा मैले जानेको मैले बुझेको मेरो चाहिँ मेरो शरीरले मेरो विवेकले भ्याएसम्मको काम मेरो नेपाली गजलमा नेपाल गजलप्रति म त्यो काम गरिरहन्छु सर त्यो निरन्तर एकदमै निरन्तर रहिरहन्छ एउटा गजल सुनौँ त्यसपछि हामी करिब करिब छुट्टिने बेला हुन्छ होला अर्को एउटा गजल सुनाउनुहोस् न है सङ्ग्रह पाँचवटा भयो नि एउटा मात्रै बोकेको बेला परेछ है काठमाडौँ आउँदा ठ्याक्कै बोक्ने भन्ने थिएन फेरि काठमाडौँ आइसकेपछि सम्पर्क भयो मैले बल्ल त्यहाँ फेसबुक स्ट्याटस देखेर बोलाएँ अहिले यो चाहिँ फरक किसिमको सुनाएँ मैले सर है हजुर चेहरा बदल्न पनि ऐना फुटाउनु पर्छ चेहरा चेहरा बदल्न पनि ऐना फुटाउनु पर्छ जसरी सपना देख्न आँखा निधाउनु पर्छ चेहरा बदल्न पनि ऐना फुटाउनु पर्छ जसरी सपना देख्न आँखा निधाउनु पर्छ आधा सपना देखेर बिउझोको छु अचेल आधा सपना देखेर बिउझेको छु अचेल पुरै सपना देख्न तिमी मुस्कुराउनु पर्छ पुरै सपना देख्न तिमी मुस्कुराउनु पर्छ जसरी सपना देख्न आँखा निधाउनु पर्छ चेहरा बदल्न पनि ऐना फुटाउनु पर्छ भन्नेहरूले त यसो पनि भनिदिए मलाई भन्नेहरूले त यसो पनि भनिदिए मलाई तिमीले रहर पूरा गर्न झुपडी जलाउनु पर्छ चेहरा बदल्न पनि ऐना फुटाउनुपर्छ जसरी सपना देख्न आँखा निधाउनुपर्छ माया यति सजिलै कहाँ बस्छ र यार माया माया यति सजिलै कहाँ बस्छ र यार दुवैले हर रात पीडामा आँसु बगाउनु पर्छ जसरी सपना देख्न आँखा निधाउनुपर्छ चेहरा बदल्न पनि ऐना फुटाउनुपर्छ अन्तिम शेर कुन पागलले भन्यो तिमीलाई यस्तो कुन कुन पागलले भन्यो तिमीलाई यस्तो माया पाउन पत्थरमा शिर झुकाउनु पर्छ चेहरा बदल्न पनि ऐना फुटाउनु पर्छ जसरी सपना देख्न आँखा पर्छ जसरी सपना देख्न आँखा पर्छ कति राम्रो कति मिठो अब हामी अन्त्य अन्त्यतिर छौँ तपाईँलाई हामीहरू यो कुराकानी सुनिसकेपछि कसैले सम्पर्क गर्नु पर्यो भने कसरी गर्ने पुष्प सर मलाई लगभग अब सबैलाई त थाहा नै छ पक्कै पनि होइन तैपनि मेरो पुष्प अधिकारी अञ्जली भनेपछि यहाँहरूलाई थाहा छँदैछ मेरो फेसबुकमा पनि त्यही छ र मेरो मोबाइल नम्बर अन्ठानब्बे पाँच सय पचास साठी तिन सय नौ यो सार्वजनिक नै नम्बर हो मेरो त्यसको हुनाले त्यसरी सम्पर्क गर्न सक्छ तिन शून्य नौ साठी तिन शून्य नौ र हाम्रो मजेट साहित्य प्रतिष्ठान चितवन हाम्रो हाम्रो मजेरी साहित्य प्रतिष्ठान त्यसरी पनि सम्पर्क गर्न सक्यो इन्दिरा म्याडम तपाईँ पनि फेसबुकमा हुनुहुन्छ होला हजुर चलाउनुहुन्छ यसो कहिले काहीँ हेर्छु तपाईँलाई खोज्दा इन्दिरा अधिकारी भनेर <laughs> खोज्नु इन्दिरा अञ्जली भनेर इन्दिरा अञ्जली भनेर खोज्नु पर्यो यो अञ्जली को हो फेरि बिचमा <laughs> इन्दिरा अञ्जली भनेपछि पुष्प अधिकारीले पनि अञ्जली राख्नु भएको छ उहाँले नै अञ्जली राख्नु भएको छ मेरो सानो नातिनीले पनि के हो छोरी भने मेरो मेरो सुबिसका अधिकारी अञ्जली उनलाई त मनपर्छ अञ्जली सबैले थप्नु भएको छ पुष्प सरले चलाउनु भएको सुरु गर्नु भएको एकदम एकदम म्याडम पहिला पत्र मित्रता गरिरहेको मान्छे अचेल त फेसबुकमा पनि आउनु थाल्नुभयो अब है त्यसो भए अलिअलि सर त्यस्तो धेरै काहीँ श्रीमान श्रीमतीको पनि फेसबुकमा चल्छ <laughs> <laughs> हामी एउटै अफिसमा कार्यरत छौँ है उहाँको अफिस तल छ म माथि छु काहीँ कुरा गर्नु पर्यो भने म्यासेन्जरमा <laughs> के प्रतिष्ठान अफिस हो कि अर्को केही छ अहिले पनि गर्दै हुनुहुन्छ क्याम्पसमा म त छोडिसक्नु भयो कि मैले पनि बुझाइ थिएँ हस् तपाईँहरू आउनुभयो पुष्प अधिकारी इन्दिरा दम्पति आजको कार्यक्रम रमाइलो बसाई भयो जस्तो लाग्छ मलाई बुलबुल सन्दर्भमा अब सुन्नेहरूले पनि हामीलाई प्रतिक्रिया दिनुहुन्छ कस्तो लाग्यो भनेर धेरै धेरै धन्यवाद तपाईँका गजलमा तपाईँको यो अभियान तपाईँको कलम निरन्तर चलिरहोस् मेरो तर्फबाट साधुवाद शुभकामना पुष्प सर म्याडमलाई पनि धेरै धेरै धन्यवाद आएर हामीलाई साथ एकदम घरको वातावरण बनाइदिनु भयो बुलबुलभित्र हार्दिक धन्यवाद तपाईँको ठुलो योगदान छ गजलको एउटा अभियन्तालाई अगाडि बढाउनुको पछाडि तपाईँलाई पनि धेरै धेरै धन्यवाद एकदम सर हजुरलाई पनि धेरै धेरै धन्यवाद म बोल्न नजान्दा नजान्दै पनि सरले मलाई यो स्टुडियोमा ल्याएर बोल्ने मौका दिनुभयो त्यसको लागि एकदम एकदमै धेरै धन्यवाद हजुर सर एकदमै धेरै धेरै धन्यवाद मलाई एकदमै मेरो मनले आउन खोजेको कार्यक्रम मेरो मनले एकदमै यो कार्यक्रम बुलबुल कार्यक्रममा तपाईँसँग बस्न खोजेको कार्यक्रम आज यो समयले भगवान्ले हरेक कुराले साथ दियो तपाईँसँग बस्न पाएँ यो मित्रता यो मिठो सद्भाव सधैँभरि कायम रहोस् होइन तपाईँले मलाई सबै साथीहरूका बिचमा ल्याइदिनु भएको छ मेरो सम्पूर्ण भावक स्रष्टाहरू भावक साथीहरू जसले बुलबुल सुनेर बसिरहनु भएको छ तपाईँहरूलाई म फेरि एकपटक एकदमै हृदयदेखि अभिवादन गर्छु दुई हजार चौवालिस सालमा पत्रमित्रताबाट प्रेम भएर बिहा भएको यो जोडी अब अहिले नाति नातिना सहितको जोडी र दुईवटा छोराहरू एकजना एमएससी पास एकजना इन्जिनियरिङमा मास्टर्स सकेर बस्नुभएको छ त्यो परिवारसम्म फैलिने क्रममा पुष्प अधिकारी अञ्जली निरन्तर गजललाई गोडमेल गर्दै बस्नुभएको छ आफूले पनि लेख्नुहुन्छ मैले अघि पनि भने उहाँका राम्रा गुणहरू सबै मलाई थाहा छन् नराम्रा गुण मलाई थाहा छैन तर यदा कदा म सुन्छु कुनै कुनै ठाउँहरूमा निरन्तर उहाँको यो गजलको फुलबारीलाई गोडमेल गर्ने बानी मलाई साह्रै मिठो लागेर मैले यहाँ आएको बेलामा फेसबुक स्ट्याटस देखेर बोलाएको हुँ भरतपुरमा बस्ने यो जोडीलाई साधुवादका साथ अब आजको बुलबुलबाट हामी बिदा हुन्छौँ महाशय तपाईँ त बहुत हतारमा हुनुहुन्छ महाशय तपाईँ त बहुत हतारमा हुनुहुन्छ यता जाउँ कि उता जाउँ दोधारमा हुनुहुन्छ नदी बगेर कहाँ कहाँ पुगिसके हेर्नुहोस् त नदी बगेर कहाँ कहाँ पुगिसके हेर्नुहोस् त तपाईँ त अझैसम्म यही किनारमा हुनुहुन्छ यता जाउँ कि उता जाउँ दोधारमा हुनुहुन्छ वाह यस्तो पनि देखियो सदनभित्र आज वाह यस्तो पनि देखियो सदनभित्र आज देश बेच्ने र किन्ने दुवै सरकारमा हुनुहुन्छ यता जाउँ कि उता जाउँ दोधारमा हुनुहुन्छ बेला बेला यसरी आन्दोलन चर्किनुको रहस्य बेला बेला यसरी आन्दोलन चर्किनुको रहस्य सुन्दैछु तपाईँ सुन समाउने भन्सारमा हुनुहुन्छ यता जाउँ कि उता जाउँ दोधारमा हुनुहुन्छ आगोमा घिउ थप्नेहरू कहाँ कहाँ पुग्नुभयो होला आगोमा घिउ थप्नेहरू कहाँ कहाँ पुग्नुभयो होला तपाईँ भने नुन र मट्टी तेलको बजारमा हुनुहुन्छ महाशय तपाईँ त बहुत हतारमा हुनुहुन्छ यता जाउँ कि उता जाउँ दोधारमा हुनुहुन्छ बुलबुल एउटा इरानी चरा